आकाश र आत्माबीचको संवाद अदृश्य आकाशलाई छुने आत्मीय कविता यात्रा खण्डकाव्य रचनाकार डाक्टर नवराज सुब्बा पार्श्व सङ्गीत शक्ति बल्लभ तथा म्युजिक एरेन्जर मनोहर सुनाम वाचक लेखक स्वयं अर्थात् डाक्टर नवराज सुब्बा दिनाङ्क सन् दुई हजार पच्चिस विक्रम सम्बत दुई हजार बयासी विराटनगर नेपाल मङ्गलाचरण आह्वान हे युमा साम्माङ हे थेवा साम्माङ हे पृथ्वीकी आमा आकाशका पिता हे अग्नि हावा जल र धरतीका साक्षीहरू तिमीहरूका आत्मा हामीभित्र जागोस् तिमीहरूका लय हामीभित्र गुन्जियोस् सृष्टिको प्रथम कम्पन जहाँ अन्धकार मात्र थियो जहाँ मौन मात्र थियो त्यहाँ अचानक पहिलो लय जन्मियो त्यस लयसँगै पहिलो स्पन्दन त्यस स्पन्दनसँगै पहिलो गति त्यस गतिसँगै पहिलो उज्यालो पर्वत नदी र पवनको आह्वान हे तुङदुङे जाग पहाडको चुचुरामा तिम्रो पाइला परोस् नदीको गीतमा तिम्रो नाम गुन्जियोस् हावाको तालमा तिम्रो कथा बोलोस् हे बादलका सारथीहरू हिउँका पालकहरू तुङदुङेको बाटो उज्यालो पार टुङडुङ्गेको यात्रा शाश्वत राख अनन्त सागर जस्तै गहिरो बनाऊ अनन्त आकाश जस्तै उन्मुक्त बनाऊ आशीर्वाद र सङ्कल्प टुङडुङ्गे नाच टुङडुङ्गे हाँस तिम्रो पाइला रोकिएला तर लय रोकिने छैन तिम्रो शब्द मेटिएला तर आवाज हराउने छैन यो यात्रा तिम्रो मात्र होइन यो यात्रा हाम्रा पुर्खाहरूको हो यो यात्रा पृथ्वीको हो आकाशको हो यो यात्रा कहिल्यै समाप्त हुने छैन पुस्तक परिचय आत्मा र आकाश बिचको संवाद एक दार्शनिक खण्डकाव्यको खोज यात्रा हो यो एक गहिरो दार्शनिक सांस्कृतिक र काव्यात्मक खण्डकाव्य हो जुन सृष्टिको उत्पत्ति पञ्चतत्त्वको रहस्य आत्माको चिन्तन र अनन्त चैतन्यको मुक्तिपथ समेटिएको विराट चेतनाको कथा हो यस काव्यमा प्रस्तुत संवाद केवल शब्दको तहमा सीमित छैन यो आत्मा र ब्रह्माण्ड भौतिक र आध्यात्मिक ध्वनि र मौनता बीचको संवाद हो कविले यो कृति किराँत सांस्कृतिक मुन्दुमिक दर्शन र मानवीय चेतनाको चिरन्तन खोजलाई आधार बनाएर रचेका छन् यो केवल एक आख्यानिक वा काव्यिक यात्रा होइन यो आफ्नै आत्मासँगको संवाद र अनन्त आकाशसँगको अन्तर्मिलन हो संरचना र विषय विस्तार यस खण्डकाव्यलाई पाँच स्वर्गहरूमा बाँडिएको छ र प्रत्येक स्वर्गले जीवनका विभिन्न चेतना तहलाई उद्घाटित गर्दछ एक ब्रह्माण्डको मौनता सृष्टिको सुरुवात शून्यताबाट हुन्छ पहिलो स्पन्दन पञ्चतत्त्वको जन्म प्रकृतिको नृत्य र मुन्दुमको पहिलो स्वर ब्रह्माण्डको आधार प्रस्तुत गर्दछ दुई टुङडुङ्गेको यात्रा र पवित्र ज्ञान नायक टुङडुङ्गे प्रकृति र पञ्चतत्त्वसँग संवाद गर्दै आत्मा चेतनाको मार्गमा अगाडि बढ्छन् पृथ्वी जल आगो हावा र आकाशले जीवनमा गुड पाठ दिन्छन् तिन सङ्घर्ष र महायुद्ध यो स्वर्गमा बाह्य अन्धकार र भित्री द्वन्द्वसँगको युद्ध चित्रित छ आत्माको गहिरो युद्ध पृथ्वीका आँसु र पुनर्जन्मको पीडा मार्फत चेतनाको परीक्षा हुन्छ चार धर्म कानुन र परम्परा सृष्टि धर्म न्यायबोध र सांस्कृतिक परम्पराको जरा केलाइन्छ सत्यको पुनरावलोकनको द्वन्द्व यहाँ केन्द्रमा छन् पाँच अन्तिम शिक्षा र आकाशतर्फ यात्रा आत्माबोधको चरम क्षणमा तुङदुङ्गे पञ्चतत्वसँग अन्तिम सम्वाद गर्छन् र अन्तत आत्माको उडान हुन्छ शून्यमा मिलेर अनन्ततामा रूपान्तरण हुन्छन् शीर्षकको अर्थ र प्रतीक आत्मा र आकाशबीचको संवाद आफैमा एक गहन दर्शन बोकिएको शीर्षक हो आत्मा यहाँ व्यक्तिको आन्तरिक चेतना भाव सङ्घर्ष र खोजको प्रतीक हो आकाश भनेको अनन्तता ब्रह्माण्डीय सत्य शून्य र मुक्तिको बिम्ब हो यी दुई बिचको संवाद भनेको आत्मा र सृष्टिको मूल स्रोत बिचको सम्बन्ध पुनस्थापनाको प्रक्रिया हो यही प्रक्रिया यस काव्यको मूल प्रेरणा र प्रवाह हो भाषा शैली र सांस्कृतिक सन्दर्भ कविले प्रयोग गरेको भाषा अत्यन्त साङ्केतिक बिम्बात्मक र दार्शनिक छ किराँत मुन्धुम परम्पराबाट लिएका शब्दहरू च्याब्रुङ ढ्याङ्ग्रो थुन्छक्पा थेबा युवा साम्यो मुन्धुम आदिले यो काव्यलाई सांस्कृतिक गहिराई र मौलिकता दिन्छ छन्दको प्रयोगमा मुक्त लय लयात्मकता र पुनरावृत्ति मार्फत उत्पन्न भएको भावध्वनिले पाठकलाई गीतात्मक प्रभावमा डुबाउँछ कतिपय भागहरू जप शैलीमा छन् जसले मौखिक संस्कृतिको छाया बोकेको देखिन्छ कवि फेदाङ्बा वा सामाको भेषमा उभिएका छन् लेखक प्रेरणा र उद्देश्य कविको प्रेरणा आफ्नै जातीय चेतनाको गहिरो आत्माबोधसँग गाँसिएको देखिन्छ उहाँले किराँत दर्शनलाई केवल धार्मिक र सांस्कृतिक विषय होइन यो वैश्विक दार्शनिक प्रणालीको रूपमा पुनर्व्याख्या गर्नुभएको छ यस खण्डकाव्यको उद्देश्य आदिम दर्शन र आधुनिक चेतनाको संवाद गराउनु प्रकृति र आत्माको सम्बन्धलाई गहिरो रूपमा बुझाउनु र पाठकलाई आफ्नो आत्मा र आकाशसँग कुरा गर्न प्रेरित गर्नु हो निष्कर्ष निष्कर्ष सम्वादबाट उदाएको यात्रा आत्मा र आकाशबीचको सम्वाद एक साहित्यिक साधना हो यो केवल तुङदुङ्गेको कथा होइन यो प्रत्येक पाठकको कथा हो जो आत्मा र ब्रह्माण्ड ब्रह्माण्डबीच गुबेको आवाज पुनः सुन्न खोजिरहेको छ यस काव्यले हामीलाई सम्झाउँछ सृष्टिको मौनता सुन्न सकियो भने आत्माले बोलेको सुनिन्छ र जब आत्मा बोल्छ आकाश उत्तर दिन थाल्दछ यो खण्डकाव्यको अन्त्य निष्कर्ष होइन निरन्तरतामा पुग्छ जसले पाठकलाई एउटा अन्त्य होइन नयाँ आरम्भतर्फ डोर्याउँछ लेखकीय मन्तव्य आत्मा र आकाश बीचको सम्वाद मैले केवल लेख्नका लागि लेखिएको खण्डकाव्य होइन यो मेरो अन्तर्मनको लामो समयदेखिको मौन खोजको प्रतिफल हो यस्तो खोज जुन न कुनै किताबमा भेटिन्थ्यो न कुनै विधिमा अडिन्थ्यो म आफैलाई आफ्नो पूर्वज सभ्यतालाई प्रकृतिलाई र आकाश पारको चेतनालाई सोधिरहन्थेँ के अझै हामी संवाद गर्न सक्छौँ के आत्माले अझै बोल्छ के आकाशले अझै उत्तर दिन्छ यस काव्यले त्यही सम्भावनाको ढोका खोल्ने प्रयास गरेको हो जहाँ शब्दहरू मौनतातर्फ फर्कन्छन् र मौनता पूर्ण सम्वाद बन्छ यस खण्डकाव्यको मूल प्रेरणा मेरो किराँत लिम्बू सांस्कृतिक चेतना हो किराँत मुन्धुम परम्पराले दिएको जीवन दृष्टि जहाँ प्रकृति आत्मा र सृष्टिबीच एक अविच्छिन्न सम्बन्ध हुन्छ त्यो दर्शनलाई मैले आधुनिक भावभाषामा ढाल्ने कोसिस गरेको छु मुन्दुमका कथा तत्त्वका बिम्बहरू च्याब्रुङको ताल हेवायुमा सामियोको उपस्थिति थुनछटपा फुल जस्ता सांस्कृतिक प्रतीकहरू मेरो कवितामा केवल सजावट होइनन् यी मेरा चेतनाका आधारशिला हुन् यस काव्यमा मुख्य पात्र तुङदुङ्गे केवल पात्र होइन एक प्रतीक हुन् हाम्रै भित्रको सोध द्वन्द्व यात्रा र आत्माबोधको टुङडुङ्गेको यात्रामा हामी सँगै हिँड्छौँ शून्यबाट स्पन्दनसम्म अन्धकारबाट उज्यालोसम्म र पृथ्वीबाट आकाशसम्म यी पाँच तत्त्वहरू पृथ्वी जल आगो हावा र आकाश केवल भौतिक तत्त्व होइनन् ती जीवनका पाँच शिक्षालय हुन् म यस खण्डकाव्य मार्फत जीवनको गहिरो प्रश्नहरू उठाउन चाहन्थे अस्तित्वको सार के हो आत्मा र ब्रह्माण्ड बिचको सम्बन्ध के हो हामी किन छुट्यौँ प्रकृतिबाट र कसरी फर्किन सक्छौँ त्यो स्रोततर्फ आजको यान्त्रिक युगमा जहाँ मानिस प्रविधि मार्फत बाँधिएको छ तथा आत्माबाट छुटिएको छ यस्तो संवाद आवश्यक छ यस खण्ड काव्य लेख्नुको तात्पर्य त्यही हो पाठकलाई आफूभित्र फर्कने यात्रा सुरु गरौँ मैले यो यात्रा कुनै निष्कर्षमा टुङ्गाएको छैन किनभने मलाई लाग्छ आत्मा र आकाशबीचको संवाद कहिल्यै समाप्त हुँदैन त्यो अनन्त छ बगिरहन्छ बदलिरहन्छ र हामीलाई पनि बदलिरहन्छ यसकारण अन्तिम सन्देश दिन चाहन्छु निष्कर्ष होइन निरन्तरता हामी सबै यात्रारत छौँ केवल यात्राको गहिराई फरक फरक छ नायक परिचय सुदूरपूर्वी नेपाली पहाडी कन्दराहरूको विचरण गर्ने शिखरबाट शिखरतर्फ आत्माको यात्रा गर्ने नदी झैँ बग्ने र वायु झैँ उड्ने किराँत समुदायमा जन्म लिएको एक साहसी पथिक तुङदुङ्गे उनले केवल पृथ्वीको बाटो मात्र हिँडेका छैनन् आत्माको उडान पनि भरेका छन् उनी केवल मानव होइनन् सम्भावनाहरूको निरन्तर यात्रा हुन् वस्तु निरूपण यो खण्डकाव्य केवल शरीरको यात्रा होइन मन आत्मा र अस्तित्वको खोज हो यो पथिकको कथा मात्र होइन समस्त चेतनाको जागरणको गाथा हो यो यात्रा केवल पृथ्वीको धुलोसम्म सीमित छैन यो यात्रा अन्तरिक्षदेखि अन्तरात्मासम्म पुग्छ यो यात्रा तुङदुङ्गेको मात्र होइन हामी सबैको दिव्य संवाद हो लेखन प्रेरणा यस काव्यको लेखन विस्मित पद चिन्हहरू खोज्ने प्रयास हो यस काव्यको सृजना आफ्नै आत्मालाई चिन्न खोज्ने प्रयत्न हो यो तौलुङ्गेको कथा मात्र नभई हजारौँ वर्षदेखि गुढ सत्य खोज्नेहरूको गाथा हो पुस्तौँ पुस्तासम्म भुलिएका अस्तित्वका प्रश्नहरूको खोज हो छन्द शैली र भाषा सम्बन्धी सङ्केत एक छन्द स्वतन्त्र मुक्त छन्दमा आधारित तर कतिपय स्थानमा लयात्मकता र अन्त्यानुप्रासयुक्त पदावली प्रयोग किराँत परम्पराको मौखिक वाचन शैलीलाई ध्यानमा राखी लयात्मक प्रवाह सृजना गर्ने प्रयास वाणिकभन्दा मात्रिक प्रवृत्तिको झल्को कतिपय अंशहरूमा सममात्रिकता देखिन्छ फेदाङ्बा साम्बा नसुङ शैलीमा प्रचलित कथात्मक गीतात्मक लयको प्रभाव शैली गद्यात्मक शैली प्रमुख पात्रको आध्यात्मिक यात्रा वर्णन गर्ने रूपमा कथा प्रवाह द्रष्टा दृष्टान्त शैली मिथकीय र आध्यात्मिक बिम्बहरूको प्रयोग मार्फत गहिरो तात्विक सन्देश प्रवाह प्रतीकात्मक र रूपक प्रधान शैली तुङदुङ्गे पात्र स्वयं जीवन मार्गको प्रतीक स्वरूप प्रस्तुत कथा मिश्रित काव्यात्मक शैली आख्यान काव्यभित्र सन्तुलन श्रमणीय साङ्गोपाङ्ग वर्णनात्मक शैली दृश्य चित्रण प्रकृति पात्रको मनोभाव परिवेशलाई सूक्ष्म तरिकाले चित्रण भाषा खस नेपाली भाषामा प्रस्तुत काव्यमा किराँत लिम्बू सभ्यता संस्कार र शैली झल्काउने शब्दावलीको महत्त्वपूर्ण भूमिका र प्रयोग भएको संस्कृत नजिकी शब्द सीमित प्रयोग बढी मात्रामा प्राकृतिक खस किराँत लिम्बू आदिवासीका मौलिक भाषिक शब्दचित्र उच्च प्रतीकात्मकता र बिम्बात्मकता उदाहरण तुङ्गुङ्गे भनेको आत्मा जिज्ञासु पहाडको शिखर भन्नाले आत्मज्ञान आदिको बिम्ब धार्मिक आध्यात्मिक पदावलीको प्रयोग विशेष त किराँत र प्रकृति पूजक संस्कृतिको प्रतिबिम्ब प्राक वैदिक शब्दकोश र मौखिक परम्परासँग सहमेल हुने कोसिस युमा थेबा जस्ता शब्दहरू